रुपियाँ रेल बस टिकट बुकिङ सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क new Mimosa travels and tours Ratnanagar दुई टाढी हाङकङ बजार फोन शून्य छपन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ ट्रेनिङ ग्यारेन्टीका साथ सवारी लाइसेन्स निकाल्न साथै श्रम स्वीकृति निकाल्न समेत सहयोग गरिन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट राजनैतिक परिवर्तनको विषय आज हामी खोतल्ने प्रयास गर्दैछौँ नेपाल चौतारी तपाईँ देशभरिका विभिन्न स्थानीय रेडियोका साथै हाम्रो website WWW dot AFN dot ORG dot एनपीबाट सुन्दै हुनुहुन्छ मनमा लागेको कुरा हामीलाई एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी एक स्पेस दिएर आफ्नो नाम र ठेगाना सहित आफ्नो कुरा लेख्नुहोस् अनि हामीलाई पाँच पाँच शून्य शून्यमा पठाउनुहोस् जनआन्दोलन दुई हजार बैसठी त्रिसठी पछि जारी भएको अन्तरिम संविधान दुई हजार त्रिसठीमा संघीयताको विषय नपरेको भन्दै तात्कालीन मधेसी जनअधिकार फोरमले मधेस बन्दको आह्वान गर्यो मधेसमा ठूलो समूह सड़कमा ओर्लियो मधेसका चोक चोक र सड़कमा चौविस दिनसम्म आगो बल्यो पचास जना भन्दा बढ़ी व्यक्तिले ज्यान गुमाए मधेस आन्दोलनको सम्झना समेट्दै हुनुहुन्छ नारायणी एफएम पर्साका साथी क्रान्ति शाह दुई हजार त्रिसठी साल माघ महिनामा सम्पूर्ण मधेस बन्द थियो सधैँ व्यस्त रहने वीरगंजको घण्टाघर माइस्तान आदर्श नगर लगायतका चोकहरू प्रदर्शनकारी र सुरक्षा कर्मीहरू बीचको झडपका कारण प्राय दिनभरि नै तनावग्रस्त रहन्थे वीरगंजका दिनेश यादव पनि त्यो बेला आन्दोलनमा जमेरै लाग्नुभयो दिन प्रतिदिन त्यो आन्दोलनमा गइरहेको म हामी प्रत्येक चोक चोकमा बस्थ्यौँ हुल बनाएर बस्थ्यौँ अथवा टायर जलाउँथ्यौँ प्रहरीसँग झडप हुँदा झडप पनि गर्थ्यौँ हामी त्यहाँ ज्यान पिटाइ र अरू केही कुराको डर थिएन त्यहाँ हाम्रो अधिकार देखिरहेको थियो मात्रै र अधिकारको लडाईँको लागि हामी जे गर्न पनि तयार थियो त्यतिखेर मधेस शान्त भएपछि दुई हजार चौसठी सालमा भएको संविधान सभाको चुनावमा दिनेशले मधेसी दलका नेतालाई नै भोट हाल्नुभयो पहिलेका चुनावमा उहाँको भोट कहिले कांग्रेसका नेताका लागि त कहिले एमालेका लागि खस्थ्यो पछि उहाँलाई लाग्यो मधेसी नागरिकको भावना मधेसी नेताले नै पूरा गर्नेछन् पार्टी भन्दा पहिला दुईटा पार्टी मात्रै नाम चलेको थियो एमाले र नेपाली काङ्ग्रेस जसमा नेपाली काङ्ग्रेस चाहिँ एमाले भन्दा बलियो थियो नेपाली काङ्ग्रेसको जरा मजबुत थियो त्यस कारणले चाहिँ हामी पनि नेपाली काङ्ग्रेसलाई नै समर्थन गर्थे र हाम्रो भोट पनि नेपाली काङ्ग्रेसलाई दिन्थे तर जबदेखि चाहिँ यो मधेसी पार्टी आयो तब हामीलाई थाहा भयो कि हामी मधेसी छौँ भने हाम्रो पहिचान नेपाली काङ्ग्रेसले बनाएको छैन यति दिनदेखि भोट दियौँ जितायौँ होइन तर नेपाली काङ्ग्रेस काङ्ग्रेसले हाम्रो चिनारी के छ भनेर हामीलाई बताएन धोती भनेर हामीलाई मान्छेहरू बोलाउँथ्यौ इन्डियन बिहारी भनेर बोलाउँथ्यो तर अहिले गर्वले हामी भन्छौँ मधेसी हो मधेस आन्दोलन पछि जन्मिएका मधेसवादी दलहरूले नै मधेसी नागरिकको हक अधिकार सुनिश्चित गराउन सक्छन् भन्ने विश्वास मधेसी नागरिकमा त्यति बेलै पलायो आफूलाई पुराना र ठूला ठान्ने पार्टीहरू मधेसमा किन असफल भए त नागरिक समाज पर्साका पूर्व अध्यक्ष पन्नालाल गुप्ता मधेसमा नेपाली कङ्ग्रेसकै प्रजस्व थियो मधेसबाट राम्रो प्रतिनिधित्व गराउन सकेको पनि थियो तर नेपाली कङ्ग्रेसभित्र पनि मधेसी समुदायका व्यक्तिले मधेसीलाई पनि राज्यको हरेक अङ्गमा समान रूपमा पहुँच पुर्याउनु पर्छ भनी बारम्बार आवाज उठाउँदाखेरि पनि नेपाली कङ्ग्रेसले पनि त्यो सम्बोधन गर्न सकेन एमाले पनि त्यसमा असफल नै देखिए र मधेसी जनताको आकांक्षालाई पूरा नगरेको कारणबाट उनीहरू मधेसमा चाहिँ असफल भएका मधेसमा पुराना र ठूला पार्टीहरू असफल हुनुमा ती पार्टीका नेतृत्व तह मुख्य जिम्मेवार हुन् भन्नुहुन्छ मधेस मामिला केलाउने वरिष्ठ पत्रकार चन्द्र किशोर झा एमालेमै दुई हजार पचास सालमा जतिखेर मदन भण्डारी महासचिव हुनुहुन्थ्यो तराईको सन्दर्भमा सम्वाद श्रृङ्खला चल्यो नेपाली काँग्रेसभित्र पनि मधेसबाट मधेसी अनुहार भएका वरिष्ठ नेता उहाँहरू हुनुहुन्थ्यो तर उहाँहरूले पटक पटक जुन कुराहरू भयो त्यसको सम्बोधन भएनन् जसरी नेपाली काङ्ग्रेसभित्र महामन्त्री हुनुहुन्थ्यो महेन्द्र नारायण निधिजी उहाँले आफ्नो जीवनको उत्तरार्धमा भन्नुभयो कि म प्रधानमन्त्री बन्न स्थितिमा पुगिसकेको थिएँ तर मेरै दलका मान्छेले बन्न दिएनन् यसरी दलभित्र सन्तुष्टि थियो मधेसी नेतृत्वले भन्दा पनि त्यसको व्यवस्थापन नगर्दाखेरि त्यसको सहउत्पादनको रूपमा एउटा क्षेत्रीय शक्ति अगाडि आयो अधिवक्ता तथा स्तम्भकार वीरेन्द्र यादवको विचारमा मधेसी नागरिकको सवाल र एजेण्डाहरू राज्य र पुराना पार्टीहरूले कहिल्यै सम्बोधन नै गरेनन् मधेसी प्रति राज्य सत्ताको दमपूर्ण व्यवहार अन्त गर्ने कारणले भयो दोस्रो कारण भन्ने हो भने मधेसी जनतालाई जुन दोस्रो दर्जाको नागरिकको रूपमा ठानिएको थियो त्यो चाहिने बुझाइले समाप्त गर्नको लागि भयो तेस्रो रूपमा भन्ने हो भने मधेसी जनतालाई राज्य सत्तामा समान सहभागिता दिनको लागि उद्देश्यले नै मधेस विद्रोह भएको हो भने मलाई लाग्छ मधेसी दलप्रति मधेसी नागरिकको आशा अपेक्षा र विश्वास संविधान सभाको चुनावमा देखियो उनीहरूले मधेसी विदेशी नेता नै चुने तर अहिले त्यो आशा र विश्वासमा कालो बादल लागेको छ वीरगंजका मनोहर शाह जुन मधेसका जनताहरूले मधेसीहरूले जिताएको थियो जिताएर केही मधेसको लागि उपलब्धि पाउँछ कि भनेर जुन आशा गरेका थिए मधेसका नागरिकहरूले तर त्यो आशाको एकदम विपरीत भएर त्यहाँ गएर कुर्सीको तानातान र मेरो भाग यो मन्त्रालय तेरो भागमै लिप्त रहेकोले मलाई लाग्छ कि अहिलेसम्म मधेसको लागि मधेसी दलले केही गरेको छैन नागरिकले लोभी पार्टीहरूलाई यसपटक चाहिँ राम्रो जवाब दिन्छन् र पहिलाको सिट भन्दा यसपालिको सिट का छवटा मधेसवादी दलहरू अहिले दुई दर्जनको हाराहारीमा पुगेका छन् जसका कारण पछिल्लो समयमा मधेसवादी पार्टी प्रति मधेसी नागरिक आक्रोशित बनेका छन् त्यसको परिणाम यति बेला मधेसमा सबैभन्दा कमजोर कुनै पार्टी छन् भने मधेसवादी पार्टीहरू छन् भन्नुहुन्छ वीरेन्द्र यादव फलाम तातेको छ त्यसले हान्नुहोस् अकाश्य बन्छ त्यही बेलामा मधेसी जनअधिकार फोरमले एउटा सानो सुरुवात गर्यो सड़कमा आएपछि सरकारले धमाधम मधेसी जनताहरूलाई चाहे कागजमै किन नहोस् तर केही आश्वासनहरू बाँड्यो केही प्रतिबद्धताहरू गर्यो अनि त्यो प्रतिबद्धता गरेपछि मधेस मुलकै मधेसकै पार्टी भयो भने मधेसको उत्थान हुन्छ भने तत्कालीन अवस्थामा मधेसी जनतालाई लागेको थियो तर वरिष्ठ पत्रकार चन्द्र किशोर भने मधेसी पार्टीहरू संख्यात्मक रूपमा विभाजित भए पनि मधेसका मुद्दा र सवालमा भने एकजुट नै रहेको विश्लेषण गर्नुहुन्छ निश्चित रूपमा मधेस केन्द्रित दल दलहरूका बारे ठूलो असन्तुष्टि र आक्रोश छ मधेसमा तर विगतका समयमा मधेसवादी दलहरू जसलाई भनिन्छन् तिनीहरूले मुख्यतः केही कामहरू गरेका छन् जो नेपालको राजनीतिमा नेपालको द्वन्द्व व्यवस्थापनमा महत्वपूर्ण छन् पहिलो कुरो शान्तिपूर्ण राजनीति गरेर पनि सिंह दरबारमा वर्चस्व स्थापित गर्न सकिन्छन् त्यस्तै पृथकतावादी आन्दोलनलाई मत्थर पार्ने काम गरे यो दुईटा उपलब्धिले नेपालको राजनीतिमा खास गरी तराईमा सशस्त्र समूहहरू चाहिँ मूल प्रभावमा आउने बाटो रोजे शान्तिपूर्ण राजनीतिलाई उनीहरू अङ्गीकार गरे उसको आयतन फराकिलो भयो र पृथकतावादी आन्दोलन आज मधेसमा एकदम कमजोर भएको छन् र सबै चाहिँ काठमाडौँसँग सङ्घर्ष र सम्वाद गर्नुपर्ने स्थिति गएका छ नेपालका राजनीतिक दलहरू विदेशीको इशारामा चल्छन् भन्ने आरोप सधैँभरि लाग्दै आएको छ त्यसमा पनि मधेसवादी दलहरूभित्र भारतीय चलखेल अलि बढ़ी नै छ भन्ने आरोप पनि छ मधेसी नागरिकका मत पाएर अस्तित्वमा आएका मधेसी दलहरूलाई आखिर भारत परस्त किन भनिन्छ त काठमाडौँसँगको संघर्ष गर्नुपर्ने स्थितिमा सांस्कृतिक सम्बन्ध दिल्लीसँग जोडिएको हुनाले पनि एक किसिमको मधेसी नेताहरूले छेउको संगत पाएर आफ्नो घरमा दबाव बनाउने एउटा यो पनि कारण हुन सक्छन् किनभने काठमाडौँले आफ्नो कुरा नसुनिदिँदाखेरि छिमेकबाट पनि एक किसिमको दबाव बनाउन सकिन्छन् विगतमा पनि अरू शक्तिहरूले पनि भारतमा बसेर काठमाडौँको शक्तिमा काठमाडौँको सत्तामा आफ्नो शक्ति आर्जन गर्न खोजेका थिए मलाई लाग्छ त्यसैको फलोअप मधेसी दलले पनि गरिरहेका छन् मधेसी नागरिकहरू मधेसी बाहेकका पुराना दलहरूसँग त खुसी छैनन् नै उनीहरूले रोजेर भरोसा गरेका मधेसी दलहरूले पनि परिवर्तनको छ वर्ष बित्दा समेत उनीहरूका भावना बिर्सिँदा निराशिएका छन् सत्तामा रहन् नहुन्जेल मधेस बिर्सिएर मात्र मन्त्री पद र पैसाको चलखेलमा रमाउने मधेसी दलहरू सत्ताबाट हट्ने बित्तिकै मधेस र मधेसीको नारा लिएर सड़क संघर्षमा आउन थालेका छन् तर मधेसी नागरिकहरू भन्दैछन् अब उनीहरूलाई कुनै दलले झुक्क्याउन सक्दैनन् नेपाल चौतारीका लागि नारायणी एफएम पर्साबाट म क्रान्ति शाह तत्कालीन सरकारसँग वार्ता गरेर चित्त बुझेपछि मत्थर भएको मधेस संविधान सभाको चुनावमा संविधान सभाको चौथो शक्ति बनेर उदायो मधेसी दलहरूले संविधान सभामा चौवन्न सीटमा प्रतिनिधित्व पाए संख्याको हिसाबले उनीहरूले सरकार बनाउने र ढलाउने सम्मको हैसियत राख्थे उनीहरू सबैजसो समय सरकारमा पनि रहे तर के मधेसी भावना मधेसका दलले पूरा गर्न सके त धनुषावासीको बुझाइ के रह्यो सुनौ धनुषाका साथी दिपेन्द्र सिंहले तयार पार्नु भएको यो सामग्री जनकपुर नगरपालिकाका साठी वर्षीय उमेश चन्द्र गुप्ता व्यवसायिक गर्नुहुन्छ गुप्ताको पुर्ख्यौली धुनसाने हो तर न उहाँका पुर्खाले निर्धक्क भएर आफूलाई नेपाली भनेर चिनाउन पाउँथे न गुप्ताले जब दुई सालमा मधेस आन्दोलन भयो अनि मधेसी राजनीति सत्तामा पुग्यो त्यस यता आफ्नो सामाजिक हैसियत पनि फेरियो भन्नुहुन्छ उहाँ भाषामा चेन्जिङ भयो भाषा नै छ भाषा नै परिवर्तन भएको छ नि पहिले पहिले त ठाडो भाषाले बोलाउँथे जहाँ जाँदा पनि मधेसी यस्तो उस्तो भन्थे अहिले त राम्रोसँग बोल्छन् कसैले विनाशित दुःख दिएर बोल्दैनन् मधेसी पनि नेपालकै नागरिक हो भनी सम्मान गर्न थालेका छन् पहिले हामी पहाड़ीहरूको गुलाम भई काम गर्नुपर्थ्यो पर्थ्यो बुझ्नुभयो नि तर अहिले त्यो अवस्था छैन अहिले त मधेस हाम्रो ठाउँ पनि उठ्न खोजिरहेको छ पहाडी मधेसीको हल्लाले केही समय पहिले वातावरण बिग्रिएको पनि थियो तर अहिले भने शान्त भएको छ जनकपुरको जानकी पदका घडी पसले रामबाबु राउतको अनुभव पनि फेरिएको छ मधेसी भनेर हेप्नेहरू अचेल सम्मानको व्यवहार गर्छन् नेपालमा चाहिँ जति पनि बन्नुको जनता छ नि सबैलाई बराबर अधिकार हुनुपर्ने भाषा धेरै किसिमको भाषा छ नेपालमा राष्ट्रिय भाषा भाषा नेपाली भाषा तर हाम्रो आफ्नो आफ्नो ठाउँमा चाहे मैथिली भाषा हिन्दी पनि भाषा हाम्रै भाषा छ अरू के के भोजपुरी छ के के के के छ त्यो सबै आफ्नो आफ्नो मातृभाषा भाषा पनि लागू हुनुपर्ने अहिले पनि पहाडमा काठमाडौँ पनि यस्तो गर्छ अहिले पनि कहीँ कहीँ हुन्छ तर नसम्झ्ने मान्छेहरू त्यस्तो गर्छ कस्तो गर्नु पर्दैन अब त देश लोकतन्त्र भइसकेका छ नि नौ वर्षदेखि निरन्तर संचार क्षेत्रमा संलग्न अजय अनुरागीले मधेस आन्दोलनलाई प्रत्यक्ष देख्नुभयो देखेको कुरा लेख्नुभयो उहाँको विचार छ मधेसी नागरिकले त्यति बेला मात्र पहिचान र अधिकारका लागि लडेका थिए र त्यो कुरा शासन व्यवस्थामा स्थापित पनि भयो मधेसीहरू मन्त्री हुँदा जुन पाइपलाइन प्रोजेक्टहरू छन् त्यो अहिले देखिएको छैन आउटपुट देखिएको छैन मलाई लाग्छ पाँच वर्षपछि त्यसका नतिजाहरू आउँला तपाईँहरू सिँचाइका क्षेत्रमा तपाईँहरू स्वास्थ्यका क्षेत्रमा जनकपुरमै कुरा गर्नुहुन्छ राजेन्द्र मधु स्वास्थ्य मन्त्री भएर केही पनि गरेनन् भन्छन् मान्छेले तर तपाईँ हेर्नुहुन्छ आज आइसियु भवन त उद्घाटन भएको छ नि आज हेर्नुहुन्छ जलेश्वर अस्पतालको नयाँ भवन त बनेको छ नि आज हेर्नुहुन्छ तपाईँ सिटी स्क्यान तन्त्र अस्पतालमा आएको छ नि एक सय बेडबाट पाँच सय बेड लग्ने प्रयास त गरिएको छ नि ठाउँ ठाउँमा इलाका स्पष्टहरू त मतलब त्यसैले मधेस आन्दोलनबाट धेरै ड्रास्टिक चेन्जहरू नभए पनि राष्ट्रिय मुद्दा सम्बोधन गर्न लगाउनु माओवादीमा पनि मधेस राष्ट्रिय मुक्ति मोर्चा थियो काङ्ग्रेसमा पनि थियो एमालेमा पनि तपाईँ हेर्नुहुन्छ भने त्यो तपाईँको लोमस छ मधेसीको संगठन छ ए माओवादीको त मैले भनिदिएँ उसको मोर्चा नै अलग छ त विभिन्न मधेसीहरू एक ठाउँमा त आयो नि त त्यो पनि एउटा ठुलो उपलब्धि देखिन्छ आज हाउसमा मधेसको अधिकारका निम्ति पार्टीको व्हिपलाई तोड्नसम्म तयार देखिन्थे पार्टीको व्हिप नमान्ने मधेसका लागि सबै मधेसी सांसदहरू जो जुन जुन पार्टीमा भए पनि एक ठाउँमा उभिने एउटा जुन दृढ संकल्प लियो त्यसको लागि तपाईँले हेर्नुभयो बृहत मधेसी मोर्चा भन्यो देशकै जनता ठगेका छन् नि संविधान आयन त सबै जनता ठगियो नि मात्रै मधेस जनता ठगेको होइन नि मधेसी नागरिकलाई सधैँ राष्ट्रियताको विषयलाई अघि सारेर हेप्ने गरिन्थ्यो तर मधेसी नागरिकहरूमा राष्ट्रियताको भावना नेपालका अरू ठाउँमा बस्ने नेपालीहरूको भन्दा कम छैन भन्नुहुन्छ हुनुहुन्छ तराई मधेस लोकतान्त्रिक पार्टी अन्तर्गतको विद्यार्थी फ्रन्ट धौन्साका अध्यक्ष बैजु ठाकुर मधेसी जनतामा जति राष्ट्रियता छ नेपाल देशको लागि एउटा नेपालको नागरिकको लागि त्यति मलाई लाग्छ बरु पहाड़ हिमालको जनतामा छैन त्यो भन्दा बढ्ता हामीले मधेसी भनेको होइन हाम्रो पुर्खाहरू मध्ये काठमाडौँ जिँदाखेरि त्यसलाई नेपाल भन्दै नेपाल गइरहेछ उहाँहरूले भन्दै धोते हो मधेसीहरू हो तिनीहरूले जिस्काउँथ्यो आज हामीहरूले भन्दैछौ आफैलाई कि हामी मधेसी छु भने उहाँहरूलाई किन जलन भइरहेको महिनौ दौड्नु पर्थ्यो एउटा नागरिकता लिनको लागि घुस तिर्नु पर्थ्यो जनाको सोर्स छैन भने अहिले गएर तपाईँ हेर्नुहोस् अब सम्पूर्ण मधेसको जिल्लाहरूमा एउटा सामान्य अनपढ व्यक्ति पनि ढुक्कपूर्वक उनीहरूले अब सहज रूपमा नागरिकता चाहिँ प्राप्त गरिरहेछ म नेपाली हुँ भन्ने कुरा गर्वको साथ महसुस भइरहेछ मधेसी दल सत्ताको चौथो शक्ति बनेपछि मधेसको विकास उक्सिनेछ भन्ने आशा मधेसी नागरिक नागरिकमा थियो तर उनीहरूका सपना अझै अधुरै छन् जुन पूरा गर्ने जिम्मा पाएका मधेसी पार्टीहरू सत्ताको लुच्छाचुरीमा रूम लिए त्यसको असर मधेसी नागरिकको मनमा पनि परेको छ नेपाल चौतारीका लागि धुन्साबाट म दिपेन्द्र प्रसाद सिंह सत्ता समीकरणको केन्द्रमा रहेका मधेसी दलहरूबीच उनीहरूभित्र मधेसको सवालमा के मुद्दालाई कसरी समेट्ने भन्ने विषयमा पनि विवाद देखियो असन्तुष्टि चुलिएपछि मधेसी दलहरू विभाजन हुन थाले विभाजनको बाटोमा पहिलो बन्यो त्यो बेलाको सबैभन्दा ठूलो मधेसी दल मधेसी जनअधिकार फोरम नेपाल त्यसपछि लगातार अरू मधेसी दल पनि फुट्ने क्रममा छन् मधेसी दलहरू त्यसरी फटाफट फुट्नुको मुख्य कारण के थिए छिन्नमस्ता एफएम सप्तरीका साथी श्रवण देवले केलाउनु भएको छ गजेन्द्र नारायण सिंहले दुई हजार सत्तालिस सालमा स्थापना गरेको सद्भावना पार्टी अहिले सात खेमामा परिवर्तन भइसकेको छ सिंहको निधन पश्चात बद्री मण्डलले अलगै पार्टी बनाएपछि स्वर्गीय सिंहकी पत्नी आनन्दी देवीको नाममा अर्को सद्भावना बनाए संस्थापन पक्षले तर यो पनि धेरै दिनसम्म कायम रहेन र अहिले गजेन्द्र नारायणकै छत्र छाएको राजनीतिमा हुर्केका राजेन्द्र महतो अनिल कुमार झा सरिता गिरी खुसीलाल मण्डल विकास तिवारी श्याम सुन्दर गुप्ता र स्वर्गीय सिंहकै भतिजा यशवन्त सिंहले आ आफ्नै नेतृत्वमा विभिन्न नामका सद्भावना पार्टी गठन गरेका छन् सद्भावना पार्टीका सप्तरी अध्यक्ष सुनिल झा एकले अर्काको नेतृत्व नस्वीकार्नु र एक अर्कोमाथि विश्वास नगर्नु नै पार्टीको फुटको कारण हो भन्नुहुन्छ एक अर्को नेतृत्व अस्वीकार गर्न नसकिने अवस्था अर्कोमा विश्वास नगर्नु प्रमुख कारण कसैको इसारामा फोडेको होइन खास गरिकन आफ्नो आफ्नो स्वार्थ पूरा गर्नको लागि मधेस आन्दोलनपछि वात्तै सत्ता र शक्तिमा जमेको मधेसी जनअधिकार फोरम नेपालले पार्टीको आकार र शक्तिका हिसाबले अरू सबै मधेसी दललाई पछि पारेको थियो तर उसको शक्ति पनि सधैँ एक हुन सकेन फोरम अहिले पाँच टुक्रामा परिणत भइसकेको छ उपेन्द्र यादव विजय गच्छार राजकिशोर यादव भाग्यनाथ गुप्ता र अमर यादवले छुट्टा छुट्टै फोरम बनाएका छन् फोरम फुट्नुमा नेताहरूको राजनीतिक अदूरदर्शितालाई कारण मान्नुहुन्छ मधेसी जनअधिकार फोरम नेपाल सप्तरीका अध्यक्ष युसुफ अली अधिकांश राजनीतिकका पुराना खेलाड़ीहरू चश्मा नितांत स्वार्थी भावना मधेस को उदासीनता राजनीतिक अदूरदर्शिता र व्यक्तिगत स्वार्थमा लिन भएको कारण मधेसी जनअधिकार फोरम फुटियो फोरमबाटै अलगिएका अनि भ्रष्टाचारको आरोपमा सजाय खेपेर छुटेका जेपी गुप्ता चाहिँ अहिले तराई मधेस राष्ट्रिय अभियानमा व्यस्त हुनुहुन्छ यथा मधेस आन्दोलन ताका नै महन्त ठाकुर नेतृत्वमा बनेको तराई मधेस लोकतान्त्रिक पार्टी अहिले दुईटा भएको छ तराई मधेस लोकतान्त्रिक पार्टीका सप्तरी अध्यक्ष रामप्रीत यादव व्यक्तिगत स्वार्थका कारण पार्टीहरू फुटेको स्वीकार्नुहुन्छ पार्टी फोरम भनेर चाहिँ यिनीहरू एउटा षड्यन्त्र गरेर आठ नौजना चाहिँ सभासदहरूलाई एकत्रित पारेर अनि पार्टी फोडेको हो यी त भए खुला राजनीति गर्ने मधेसी दलको फुटको कथा मधेस आन्दोलनको नाममा सशस्त्र समूह पनि बनेका थिए विभिन्न नामका ती समूहहरू पनि पटक पटक फुटे तत्कालीन नेकपा माओवादीबाट विद्रोह गरी दुई हजार त्रिसठी सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरेको जयकृष्ण गोइतको मोर्चा कोइले तीन दर्जन जति टुक्रा छन् महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको उप प्राध्यापक सुरेन्द्र गुप्ताको ठम्याइ छ मधेसी पार्टीहरू टुक्रिँदै जानु कुर्सीको लोभ मात्रै हो जुन रूपमा यिनीहरूलाई जनताले मत दिएर संविधान सभासम्म पुर्याए त्यस पश्चात यी दलहरूले एक आपसमा खिचातानी गर्न थाले र आपसी स्वार्थका कारण व्यक्तिगत स्वार्थका कारण यी पार्टीहरू फुट्दै गए विभिन्न नेताहरू एक पार्टीबाट अर्को हुँदै कतिपयले पार्टी समेत बनाए यसले गर्दाखेरि मधेसका र मधेसका समस्याहरू र मधेसीहरूका समस्याहरूलाई एड्रेस गर्न सकेन तर मधेसी पार्टीहरू आफू फुट्नुको कारण अरू दललाई लाउँछन् जुन आत्मनिर्णय अधिकार सहितको कुरो हाम्रो मधेसी जनाधिकार फोरम नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न यो मुद्दालाई सफल भयो र यो मुद्दा कार्यान्वयन हुने समय जति नजिकै गयो त्यही हिसाबले चलखेल गर्ने राजनीतिक कर्मी पुराना राजनीतिक खेलाडी खास गरेर एमाले कंग्रेसका दिग्गज नेताहरू यो मुद्दालाई धाराशाही गर्नको लागि केही गुलामी मानसिकताका मधेसी नेताहरूलाई खरिद फरोक्त गरी आफ्नो बाटोमा डोर्याई चाहिँ मधेसका मुद्दालाई कमजोर गर्ने प्रयास गर्यो भनेको यो भित्री कारण यही हो आफ्नो स्वार्थका लागि होस् या राजनीति गर्ने नमा पार्टी फुट्नुलाई मधेसी नागरिकले निको मानेका छैनन् कुर्सी लिने आफ्नै प्रमुख पदहरू लिने एउटा चाहिँ निजी स्वार्थ हो खास गरी अहिलेको मधेसको स्थिति र दलहरू फुट्ने जुन स्थिति भइरहेछ त्यो चाहिँ हुनु नपर्ने हो पूर्ण मधेसी दलहरू एकजुट भई सहमति सहकार्य र एकताबाट अगाडि बढ्नुपर्ने स्थिति छ र मधेस र मधेसीको कल्याण कसरी हुन्छ सबै मधेसी दलले अर्जुन दृष्टि राखी त्यो कुरालाई बोध गरी आफ्नो मिसन भिजन अब्जेक्टिभ गोलतिर लाग्नुपर्छ भन्ने मेरो बुझाइ छ नेपालको विविधता मधेसमा पनि छ जाति भाषाको विविधता र असमान वर्गको भावना पार्टीहरूले समेट्न सक्नुपर्छ यसका लागि मधेसमा शक्तिशाली पार्टीको आवश्यकता छ भन्नुहुन्छ फोरम लोकतान्त्रिकका तर्फबाट मन्त्री समेत बनेका पूर्व सभासद हेमराज तातेड मधेसमा यति ठुलो विविधता छ जातीय विविधता छ धार्मिक विविधता छ सांस्कृतिक विविधता छ र त्यो विविधतालाई मधेसको कुनै एउटा या दुईटा पार्टीले सम्पूर्ण मधेसलाई समेट्न पनि सक्दैन र त्यसले गर्दा दुई चारवटा राजनीतिक दल मजबुत राजनीतिक दलको जरुरी मधेसमा छ अब हुने चुनावमा मधेसी दलहरू जुट्ने तयारी गर्दैछन् तर प्राध्यापक गुप्ता यसलाई मधेसी दलहरूको मधेसी नागरिकलाई भुलाउने तरिका मात्र मान्नुहुन्छ के देखिन्छ भने जनताको मत पाउनको लागि एक हुने तर ठाउँमा पुगिसकेपछि आपसमा फुट्ने जस्तो एउटा संस्कृतिको विकास यो मलाई लाग्दछ मधेसी जनता र मधेसको लागि यो एकदमै नराम्रो र दुखदायी कुरो हो आफ्नो कारणले होस् चाहे अरूको मधेसी दलभित्रको फुट अहिलेको तितो सत्य हो मधेसी नेताप्रति मतदाताभित्र पलाएको नकारात्मक भावनालाई छिर्न उनीहरूसँग एउटै विकल्प छ व्यक्तिगत होइन मधेसी नागरिकको स्वार्थ अनुसार काम गरेर देखाउनु नेपाल चौतारीका लागि छिन्नमस्ता एफएम सप्तरीबाट म श्रवणदेव मधेसी दललाई सत्तामा पुर्याउने अगुवा मधेसी नागरिक थिए उनीहरूको साथले नै मधेस आन्दोलन सफल भएको थियो काठमाडौँमा बसेर पढ्दै गरेका सिराहा मजौरा गाविसका शिवनाथ यादव मधेस आन्दोलन शुरू हुनसाथ सिराहा पुग्नुभयो जति दिन मधेस आन्दोलन भयो शिवनाथ आफ्ना दाईसँगै सड़कमा पुग्नुभयो प्रहरीका लाठी र बुटको दुखाइले उहाँलाई बेला बेला झस्काउँछ अहिले लाहानको एउटा कलेजमा प्लस टूलाई पढ़ाइरहेका शिवनाथ यादवसँग समाज एवं सिराहाकी साथी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 हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क new Mimosa travels and tours Ratnanagar दुई टाढी हाङकङ बजार फोन शून्य छप्पन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ ट्रेनिङ ग्यारेन्टीका साथ सवारी लाइसेन्स निकाल्न साथै श्रम स्वीकृति निकाल्न समेत सहयोग गरिन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल आए अनि समातेर लगे कुटियो फेरि चोकमा लगेर उहाँहरू छोडिदिनु भयो तपाईँलाई शरीरको कुन भागमा चोट लागेको थियो मलाई कम्मरमा र खुट्टामा बडी हिर्कायो तिन सय बत्तीस नम्बरको घाइते म लाहानको छु खुट्टामाले फुले जस्तै र यो हड्डीमा जो एक प्रकारको गिठा भन्छ नि त्यस्तो बनेको छ के छ मधेस पछि मधेसी राजनीतिक दलका नेताहरू धेरै सरकारको प्रमुख पदहरूमा पुग्नुभयो के यो आन्दोलन कसरी जनता होमिएका थिए त्यसको कदर भएको छ जस्तो तपाईँलाई लाग्छ यस्तो भयो कि नेताहरू जो आन्दोलन गरियो उनीहरू कसको लागि आन्दोलन गरियो भने नेताहरू बिर्सिहाल्यो नेताहरू के सोचे कि हामीले नै जे गरेका छौँ त्यो भयो कुटाइ को खायो को घाइते भयो र को सहेद भयो उनीहरूको त्यो सम्झना छैन कोही कोही नेताहरू त्यस्ता छन् जो केही कदर गरेका पनि छन् सबै त त्यस्तो छैन सबभन्दा प्रमुख अपेक्षा पाली जनता भनौँ मधेसी जनता संविधान बनोस् जनताको हक हितको लागि त्यो नै प्रमुख अपेक्षा थियो तर यी नेताहरू त्यो प्रमुखै जो मुद्दा थियो त्यो मुद्दै बनेन भने अर्को मुद्दामा त के कुरा गर्छ यिनीहरू दुई चारजनालाई नोकरी दिएर दुई चारजनालाई सर्वा बढुवा गरेर त त्यो समस्या समाधान हुँदैन हिटलरको एउटा उद्देश्य के थियो फोरो र शासन गर्यो मधेसी जनताहरू के हुन्छ आफैमा छिया छिया गरिकन फुटियो पार्टीहरू थुप्रो पार्टी भए यतिकै जनतामा यिनीहरूको एक ठाउँमा रहन्थ्यो भने उपलब्धि बढी हुन्थ्यो अब टुक्रा टुक्रेमा भए जनता पनि यताउति भइहाल्यो जनताको पनि विश्वास भएन यिनीहरूप्रति त्यसैले यिनीहरू जो फुट छुटियो कि यिनीहरूको दुर्भाग्य हो र यहाँका जनताहरूको पनि दुर्भाग्य जति ठूलो पद भए पनि उपलब्धि लिनका लागि एकजुट हुनु पर्यो तर यिनीहरू जुट्न सकेन कि नेपालले बाँच्छ भने कि बाँच्दैन भने त्यस्तो स्थिति नेताहरू गरिसकेका छन् किन केन्द्रदेखि लिएर तल स्तरसम्म अहिले कर्मचारी नै शासन गरिरहेका छन् ती अवस्था सिर्जना गर्ने यही राजनेताहरू हुन् र यिनीहरूलाई एउटा सोच के बनाउनु पर्यो कि देश कसरी बाँच्छ अनि मात्रै हो हामी नै देश हो भनी सोच्न थालियो हामी नै सबै हो दु चार अनि जस्तै संविधान बनाउनमा वा नबनाउनमा चारवटा नेताको मात्रै हात सबैले त्यसमा बिगाडियो भने त्यो होइन जसको लागि जनता गएका थिए आन्दोलनमा उनीहरूको भावना बुझ्नु पर्यो त्यो भावना बुझेर यदि यिनीहरू काम गरिदियो भने मलाई लाग्छ नेपाल स्वर्ग जस्तै भइहाल्छ मधेसी नेतालाई सबभन्दा मेरो पहिलो सुझाव हो कि मधेसमा एउटै पार्टी होस् मधेसी समुदायको के समस्या छन् त्यो समस्या बुझेर उनीहरूलाई मधेसको हक हितको लागि साथै राष्ट्रको हक हितको लागि काम गरिदियोस् तपाईँले एन्टेना फाउन्डेशन नेपालको उत्पादन कार्यक्रम नेपाल चौतारी सुन्दै हुनुहुन्छ आज हामी मधेस आन्दोलन पछिको मधेसी राजनीतिक परिवर्तन बारे छलफल गर्दैछौं कार्यक्रमका बारेमा तपाईँलाई भन्न मन लागेका कुरा हामीलाई एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी एक स्पेस दिएर आफ्नो नाम र ठेगाना सहित आफ्ना कुरा लेख्नुहोस् अनि हामीलाई पाँच पाँच शून्य शून्यमा पठाउनुहोस् तपाईँ हामीलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ Nepal Chautari dot AFN type गरेर लाइक गर्नुहोस् अनि आफ्ना कुरा पोस्ट गर्नुहोस् मधेस आन्दोलनको लहरले अरू दलभित्रका मधेसी नेतालाई पनि छोयो कति नेता आफू संलग्न दल छाडेर मधेसी दलभित्र मिसिए कति चाहिँ आफ्नै दलभित्र मधेसका मुद्दा उठाउन लागि परे ए माओवादी कांग्रेस र एमाले भित्रका मधेसी नेताहरूले मधेसका सवालका लागि नेतृत्वलाई खबरदारी गर्न थाले दुई दशकभन्दा बढ़ी नेकपा एमालेको राजनीतिमा सक्रिय रामचन्द्र झा एकजना यस्तै नेता हुनुहुन्छ तर केही महिना अघि मात्र उहाँ एमाले छाडेर एकीकृत माओवादीमा प्रवेश गर्नुभयो मुद्दामा चित्त नबुझेर हो वा अरू के कारण हो पार्टी छाड्नुमा यही प्रश्नको जवाफ लिन मैले रामचन्द्र झालाई भेटेकी थिएँ विभेदमा परेका सम्पूर्ण खाले क्षेत्रीय विभेदमा लैंगिक विभेदमा जातीय विभेदमा भाषिक विभेदमा सांस्कृतिक विभेदमा यी सबै खाले विभेदमा परेका समुदायलाई सम्बोधन गर्न सकिन्छ र अब तपाईँ प्रश्न गर्न सक्नुहुन्छ कि त्यसो भए मधेसी पार्टीसँग संलग्न भएर किन तपाईँ चाहिँ जानु भएन त्यसको उत्तर मेरो स्पष्ट के हो भने मधेसी समुदायमा आधारित पार्टी वा मधेसमा आधारित पार्टीहरूका तीन चार एउटा विषयसँग मेरो टोटली विचार फरक छ उनीहरू सामाजिक न्यायका मुद्दालाई त उठाउँछन् तर आर्थिक समानताको मुद्दालाई चाहिँ उनीहरू लो प्रोफाइलमा राख्छन् आर्थिक समानता बिनाको सामाजिक न्याय परिकल्पनाको विषय मात्र हुन सक्छ क्रान्तिकारी भूमि सुधारको नाउँ लिन बित्तिकै उनीहरूको कन्सेरी तात्छ पहाड़े अभिजात वर्ग हाथ बाट सत्ता मधेशी अभिजात वर्ग को हाथ में सत्ता स्विफ्ट होस् भन्ने को चाहना हो तर मेरो चाहना त्यो हो मेरो प्रतिबद्धता या मेरो सोच के हो पहाड़े अभिजात वर्ग हाथ बाट सत्ता मधेशी श्रमजीवी जनता को हाथ में जाओस् को सत्ता त वर्गीय हुन्छ नि र यसको रूपान्तरण वर्गीय हिसाबले मान्छेले अनुभूति गर्न सकेन भने परिवर्तनको बोधै हुँदैन एउटा यो हो दोस्रो कुरो मधेस आधारित दलहरू ग्रामीण निष्ठा स्थानीय निष्ठा या प्रादेशिक निष्ठाका कुराहरू गर्छन् तर केन्द्रीय निष्ठाका कुराहरू गर्दैन भन्नाले राष्ट्रियताका कुरा मधेसी एउटा राष्ट्रियता हो भनेर कुरा गर्छन् तर नेपाल राष्ट्र बलियो कसरी हद त्यसको उचाई त्यही उचाइबाट भन्ना भन्नाले उनीहरूको कुरा के हो तर राज्य कमजोर को राष्ट्र जुन हो तो बलिओ हो होस् मधेश बलिओ हो तो नेपाल चाहे कमजोर जे सुक हो तर मधेश बलिओ हो यो सोचाई एकांकी सोचाई हो मेरो स्पष्ट मान्यता के हो जहां राज्य को यशोगान र राष्ट्रको पूजन राज्य भन्नाले नेपाल राज्य हो अनि राष्ट्र भन्नाले मधेसलाई हामी चाहिँ एउटा राष्ट्रियता या कुनै जातीय राष्ट्रियताको रूपमा हामी लिन सक्छौ क्षेत्रीय राष्ट्रियताको लागि शास्त्रीय हिसाबले त्यो विषयलाई लिन सक्छौं त मधेस बलियो होस् तर नेपाल कमजोर होस् भन्ने चिन्तन केवल मधेस मधेस मधेस मधेस तब बलियो हुन सक्छ जब देश बलियो हुन्छ त्यो विषयमा पनि उनीहरूसँग मेरो चाहिँ डिफर छ दोस्रो नेपालकै राष्ट्रियताको सवालमा उहाँहरू दुई राष्ट्रियताको मतलब सिद्धान्तलाई मान्नुहुन्छ एउटा पहाड़को राष्ट्रियता र मधेसको राष्ट्रियता मेरो बुझाइ त्यो होइन नेपाल बहुराष्ट्रिय बहुजातीय राज्य हो जसलाई समाजशास्त्रीय टर्मिनोलोजीमा बहुराष्ट्रिय राज्य भन्न सक्नुहुन्छ विवाद छ बहुराष्ट्रिय राज्य होइन बहुजातीय हो नेपाल भित्र रहेका विभिन्न एक एकसाथ समाहित भएर पनि जान सक्छ र आफ्नो अस्तित्वलाई पनि सबल पार्न सक्छ र ती सबै मिलेर नेपाल राज्यको अस्तित्वलाई पनि सबल पार्नुपर्छ यस मानेमा पनि मधेसवादीहरूसँग चाहिँ मेरो स्पष्ट मान्यता फरक छ अब यहाँले यसो भन्नुभयो तर अब हामीले मधेसी नागरिकको भावना बुझ्दाखेरि भनेको चाहिँ यतिका वर्ष लामो समय अब ए माओवादी खुला राजनीतिमा आएको धेरै नभए भए पनि एमाले कंग्रेस थिए पहिलादेखि उनीहरूले मधेसी मुद्दा उठाएनन् मधेसी नेताहरू त्यहाँ पनि बसेर राजनीति गरिरहेका थिए मधेस नागरिकका मुद्दा उठाउन चाहिँ मधेसी दल नै हुनुपर्छ भन्ने खालको भावना त्यो मधेसी नागरिकमा त्यो बुझाइ ठिक हो कि होइन कुरा के हो भने नेपालमा बासठी त्रिसठीको आन्दोलन सफल हुँदासम्म मधेसी र पहाड़ेको मुद्दा र सामाजिक न्यायको मुद्दा प्रमुखता प्राप्त गर्न सकेका थिएन त्यति बेला लोकतन्त्रको मुद्दा नै प्रमुख मुद्दा थियो अनि तपाईँ भन्नुहोस् कि लोकतन्त्रको मतलब मुद्दा को विरूद्धमा नेपाली जनता लडिरहँदा यी मधेस आधारित दलहरू मध्ये बहुत कम व्यक्ति त्यो लोकतन्त्रको पक्षमा वा निरंकशता विरोधी आन्दोलनमा संलग्न थिए तमोलोपा उदाएकै थिएन फोरम उदायकै थिएन र त्यसबाट त फुटेकाहरू त झन्के उदाउनु सद्भावना थियो त्यति बेला तर सद्भावनाको आकार पनि अत्यन्त सानो थियो र त्यो मुद्दाहरू पनि त्यो उचाइमा उनीहरूले पनि उठाउन सकेका थिएन र त्यति बेला चाहिँ एउटा लोकतन्त्रको मुद्दा प्रबल मुद्दा थियो र त्यही भएर चाहिँ नेपालकै पुरानो मधेसी दल नेपाल सद्भावना पार्टीकी एकजना नेता सरिता गिरी यो अत्यन्त महत्वपूर्ण प्रश्न र गम्भीर प्रश्न पनि हो तर यसलाई चाहिँ तपाईँ मात्र मधेस र मधेसी पार्टीको विषयवस्तुको रूपमा लिनुभयो भने तपाईँ सत्यबाट टाढा हुनुहुन्छ पहिलो प्रश्न के हो भने किन नेपालमा हरेक दस वर्षमा चाहिँ यति ठुलो ठुलो आन्दोलन हुनुपर्ने अवस्था छ दुई हजार सात सालदेखि अहिलेसम्म हामी एउटा सामान्य गभर्नेन्सको प्रक्रियाबाट किन चाहिँ हामी संरचना परिवर्तन नगरिकन लोकतन्त्रको चाहिँ एउटा सहज विकास गर्न सकेका छैनौँ मैले चाहिँ चार महिनाको मेरो मन्त्री पदको अनुभवमा मैले के देखेँ भने बाहिर परिवर्तन हुन्छ तर यो मुलुकको मूल जसलाई थाई सरकार पनि भनिन्छ ब्युरोक्रेसी त्यो चाहिँ आज पनि यथावत छ र त्यसको चरित्र त त्यसको संरचना जबसम्म परिवर्तन हुँदैन दलहरूले वाचा गरिकन जनताको मत मागेर ल्याएको त्यो चाहिँ हामी चाहिँ रूपान्तरण गर्न सक्ने अवस्थामा छैनौँ यही कारण हो दलहरू जुन बाहिर जुन वाचा गरेर आउँछन् पोलिसीको मार्फत नीति र कार्यक्रमको मार्फत चाहिँ त्यसलाई चाहिँ जनताले अपेक्षा गरे बमोजिम चाहिँ पूरा गर्न सक्दैनन् मलाई चाहिँ के लाग्छ भने जनआन्दोलन र मधेस आन्दोलनले राजनीतिलाई चाहिँ समावेशी बनाइसक्या हो अब यो मुलुकमा लोकतन्त्रलाई संस्थागत गर्ने हो भने अब चाहिँ यहाँको प्रशासन तन्त्रको सुधार र प्रशासन तन्त्रमा जो एउटा हाकिम तन्त्र छ माथिको हाकिमले जे भनिदियो तलको कर्मचारी एकदम त्यही नाशले काम गर्छन् त्यो चाहिँ मलाई लाग्छ नेपालमा सुशासनको लागि चाहिँ सबभन्दा ठुलो बाधाको रूपमा छ सुशासन भन्नुहोस् परिवर्तन भन्नुहोस् मेरो चाहिँ चार महिनाको अनुभवमा मैले सबभन्दा बढी सिकेको कुरा नै यही हो आम जनता चाहिँ हामीलाई दोष दिन्छ पोलिटिकल पार्टीलाई दोष दिन्छ होला पोलिटिकल पार्टीको पनि कमी कमजोरी होला तर हामीहरू जस्तो व्यक्ति जब परिवर्तनको लागि चाहिँ काम गर्न खोज्यो भने सबभन्दा बढी अब्स्टकल कहाँबाट आयो भने ब्युरोक्रेसीबाट र त्यो कुन ब्युरोक्रेसी हो भने जुन हिजोको परम्परागत जुन सत्ता केन्द्र छ त्यो अनुसार चल्ने गर्नु पर्यो अब यो राजनीतिबाट परिवर्तन हुने हो त्यो तपाईँले सही कुरा हो तर कुरो के छ भने अहिलेसम्मको जुन कङ्ग्रेस एमाले माओवादीको हातमा नेतृत्व गएको छ त्यो नेतृत्व फेरि परम्परागत सत्ता केन्द्रको कन्टिन्युटी छ अब हामी मधेसको दृष्टिकोणबाट हेर्दाखेरि हामी भन्छौँ यो पहाडी तन्त्र हो या पर्वतीय तन्त्र हो जस्तो कि पहाडमा विकासको गति द्रुत हुने त्यो पार्टीहरूको इन्ट्रेस्टलाई सुट गर्ने पोलिसी प्रोग्राम चाहिँ इम्प्लिमेन्ट हुने तर हामी परिवर्तनको संवाहक भएर आएका दलहरूको नीति र कार्यक्रमहरू चाहिँ लागू गर्न धेरै गाह्रो छ जब मधेसी राजनीतिको कुरा चल्छ सँगै आरोप प्रत्यारोप अनि शंकाको सवाल उठ्छ भन्ने गरिन्छ मधेसी दल र नेताहरू मधेसी नागरिकप्रति इमान्दार भएनन् साँच्चै यस्तै हो त राजनीतिक शास्त्रका प्राध्यापक महेन्द्र नारायण सिंहको विश्लेषण सुनौ मधेस आन्दोलनको बारेमा जे भएको थियो त्यो एकदम स्पोन्टेनियस भयो एउटा साधारण घटनाको क्रममा एक्कासी सम्पूर्ण मधेसमा त्यसको विरुद्धमा जागरण जस्तो भयो र त्यसको फलस्वरूप मधेस आन्दोलन भयो तर मधेस आन्दोलनको पछाडि कुनै खास एजेन्डा थिएन कुनै खास शक्ति थिएन सबैजना एकैचोटि जुरुक उठे त्यसपछि इलेक्सन भयो तात तातै त्यसको फल के भयो भने एउटा बडो इम्पोर्टेन्ट र बडो शक्ति पोलिटिकल शक्तिको रूपमा आए फरक के पर्यो कि यी जुन शक्तिहरू विभिन्न शक्तिहरू विभिन्न नाउँले पोलिटिकल पार्टीको रूपमा आए कि जम्मैको मधेसको बारेमा वास्तवमा सोध्नुहुन्छ भने म आफै मधेसी भए पनि मलाई भन्न कहीँ हिचक छैन मधेसको सर्वाङ्गीण विकास सर्वोत्तम हित केमा हुन्छ सम्पूर्ण राष्ट्रको सन्दर्भमा मधेसलाई कसरी राख्न सकिन्छ यसको लाभ मधेसको साथसाथै सम्पूर्ण राष्ट्रलाई कसरी हुन सक्छ भन्ने एउटा उदात्त विषयको बारेमा कसैलाई पनि फुर्सद भएन भयो के भने एक्कासी पाएको पावर राजनीतिक शक्तिको कारणले गर्दा त्यो शक्तिको नसामा सबैजना उन्मत्त भए कसरी शक्तिमा पुग्न सक्छु कसरी मन्त्री बन्न सक्छु कसरी पोलिटिकल पावर मेरो काम हुन्छ भन्ने हिसाबले विभिन्न नाउँमा रहेका पोलिटिकल पार्टिजहरू चिरा चिरा भएर अहिले करिब अठारवटा पार्टीमा विभक्त भइसकेका छन् हाम्रा जुन तीनवटा राजनीतिक शक्तिहरू छन् त्यसमा पनि एकीकृत माओवादी शक्ति जुन छ नि त्यसले उनीहरूको नजरमा तराई एकदम काँचो एक प्रकारको पोलिटिकल शक्ति हो यसलाई जुन सेपमा चाह्यो त्यसमा ढाल्न सकिन्छ भन्ने प्रकारले देशका आन्तरिक राजनैतिक ठूला शक्तिहरूले पनि यसको पछाडि गएर यसको उपयोग गर्ने कोसिस गरिराखेका छन् भन्न निश्चित रूपमा सकिन्छ त्यो चाहिँ मधेसी दलका नेताहरूले नबुझेको हो कि बुझेर पनि पछि पछि लागेको हो त्यसैको तपाईँले बडा बडा इम्पोर्टेन्ट कुरा गर्नुभयो वास्तवमा भन्नुहुन्छ भने यो कुरा उनीहरूले अहिले पनि उनीहरूको मनमा मलाई लाग्छ I may be wrong and I I I wish I am wrong के लागेको छ भने म यिनीहरूको पछाडि पछाडि गएर वास्तवमा अहिले पनि पोलिटिकल शक्तिको जुन प्रकारको अहिले अवस्था हाम्रो भइसकेको छ यिनीहरूको पुच्छर समातेर मात्रै वास्तवमा भन्नुहुन्छ भने म हामी अगाडि बढ्न सक्छौँ हाम्रो अस्तित्व कायम रहन सक्छ यस कारणले they are them themselves to be exploited also उनीहरूले आफूलाई आफै एक्सप्लोइट हुन दिनमा खोजिरहेका छन् जस्तो लाग्छ अब फेरि चुनाव हुने चर्चा चलिरहेको बेलामा चाहिँ मधेसी दलहरू पनि मिलेर चुनावमा जाने एकमुष्ट भएर भनेर अहिले छलफल सल्लाह पनि भइरहेका छन् कुरा भइराखेको छ लङ टर्म कुनै प्लानिङ छैन त्यस्तो अवस्थामा खालि एउटा कमिङ जुन इलेक्सन हो त्यसको अगाडि त्यसको ठिक मुखमा आएर अहिले यदि गर्छन् भने तराईका जनता मधेसका जनता एउटा कुरा याद राख्नुहोस् तपाईँ they have become very conscious now त्यसको साथसाथै आफ्टर अल यी नेताहरू कहाँका प्रोडक्ट हुन् भने नेपालका हुन् नेपालभित्रको मधेसका हुन् तर जुन प्रकारको चरित्र हाम्रा नेता मधेसका नेताहरूको छ अथवा हाम्रा राष्ट्रिय तथाकथित जुन पार्टीहरू छन् त्यसका नेताहरू छन् त्यो वास्तवमा हो के त्यो चरित्र कहाँबाट आयो हाम्रो समाजबाट आएको it is a product of our society यस सोसाइटीमा पनि त्यस प्रकारका कमी कमजोरीहरू नभएका होइनन् ती कमी कमजोरीहरू छन् र सबले बस एकले अर्काको मुख हेर्दैछ यसबाट के लाभ पाउन सकिन्छ भनेर र त्यस कारणले जनतामा पनि त्यस प्रकारको भनौँ न एक प्रकारको लोभ लालच छैन भन्ने कुरो म भन्न सक्दिनँ यहाँको भनाइको निष्कर्ष भने चाहिँ अब मधेसी नागरिकले मधेसी नेतालाई चिनुन् त्यही अनुसार मतदान गरून् भन्ने हो एक्ज्याक्टली एक्ज्याक्टली उनीहरूले चिनुन् अहिलेसम्मको जुन चरित्र उनीहरूले देखाएका छन् त्यो एकदम सोझै हात समातेर सोध्नुपर्छ कि यति दिनमा तपाईँले मधेसको कुन कुरोलाई बहुत राम्ररी उजागर गर्नुभएको छ प्लिज हामीलाई बताउनुहोस् तपाईँको अब एजेन्डा के छ अब जुन बन्ने संविधान हो त्यसैको बारेमा क्लियर गरी भन्नुहोस् न कि प्रदेशी नागरिकले वास्तवमा भन्नुहुन्छ भने जति पनि पोलिटिकल पार्टिजहरू छन् ती पोलिटिकल पार्टिजमा we have to choose one of the best जो सबभन्दा राम्रो हुन सक्छ त्यसको बारेमा हामी तर म त के चाहन्छु भने जनता कन्ससली परो विचार गरेर आपसमा पहिलादेखि तयार भएर सोध्नु पर्यो कि तपाईँहरूले यो मधेसको बारेमा तपाईँको एजेन्डा के छ पोलिटिकल एजेन्डा के छ आर्थिक एजेन्डा के छ सोसल एजेन्डा के छ कल्चरल एजेन्डा के छ जसले सबभन्दा विश्वसनीय कुरा जसको लाग्छ उसलाई भोट दिनु पर्यो संविधान सभाको ताका मधेसको मुख्य शक्तिका रूपमा रहेका तीनवटा मधेसी दलहरू अहिले विभाजित भएर छिन्न भिन्न भएका छन् पहिले सत्तामा पुगेकाहरू पछि पाखा लागे नयाँ दल खोलेकाहरू सत्तामा बसे तर अब हुने चुनावमा मधेसी दलहरू फेरि मिलेर जाने बताउँदैछन् यसका लागि उनीहरूका एजेण्डा के हुनेछन् मधेसी जनअधिकार फोरम नेपालका कोषाध्यक्ष रेणुकुमारी यादवलाई सुनौ एजेन्डा त हाम्रो के छ भने हाम्रो एजेन्डा हामी संहिता संहिताको लागि माग छ समावेशीको लागि जुन माग छ र आधारमा क्षेत्रहरू निर्धारण गर्ने जुन कुरा छ नागरिकताको समस्या जुन अहिले जटिलताको रूप लिएको छ जुन समस्या छ सबै समस्यालाई जुन हामी दिएका छौँ त्यसमा उनीहरू एग्री भएर मधेसको लागि र पहाड़को दलित जनजाति आदिवासीहरूको लागि पनि जुन हामी कुरा गरेका छौँ उनीहरूको अधिकार सुनिश्चित गराउनको लागि यिनीहरू एक भएर आउँछ भन्ने स्वाभाविक छ सरकार हुन सक्छ नत्र हामी आफ्नो एजेन्डा आफै हिँड्छौँ यहाँले अब गाली गर्ने दल पनि यहाँहरूबाट फुटेकै दललाई गाली गर्दै हुनुहुन्छ होला होइन भन्दाखेरि नटवर लालहरू के गर्छ भने आफ्नो रूप चेन्ज गरी गरी ठग्ने गर्छन् अब मधेस मोर्चा जुन अहिले सरकारभित्र अहिले काम गरिरहेका छन् यिनीहरू के गर्छ सिग्नेचर गर्दाखेरि अर्को कुरामा गर्ने अहिले अस्ति नै संविधानलाई नै मिच्ने जुन अधिकार दिएको छैन विश्वको इतिहासमा यस्तो नभएको कुराहरू चार दलको नेताले बसेर तीन दल ठुला दल र यो मधेस मोर्चाको दलहरू पच्चिस बुन्देलाई अन्तिम संविधानबाट झिकेर आफ्नो नियम कानून लगाएर त्यसमा थप्दाखेरि सबैले सिग्नेचर गरेको छ उता सिग्नेचर गर्ने यता सड़कमा आएर अनसनमा अब यस्ता यस्ता नटवर लालहरूसँग त हामी त बचेर जानै पर्छ उनीहरू सुधारेर आएन भन्ने उनीहरूको सँग सहकार्य गरेर जनताले ठग्ने काम हाम्रो पार्टीले गर्दैन गरेको पनि छैन यहाँहरूलाई त गाह्रो छ है मधेसी नागरिक सामु अब त चुनावमा जानलाई पनि त्यति ठूलो शक्ति बनेर आउनु भएको थियो अहिले टुक्रा टुक्रा हुनु भएको छ गएर स्पष्टीकरण दिन पनि नागरिकलाई गाह्रो छ नि होइन बिल्कुल गलत पामीमा हुनुहुन्छ अस्ति हाम्रो मधेसको जनताले मधेसको एजेन्डालाई सुकारेर भोट गरेको थियो त्यसमा केही सभासद त्यो मधेसी जनतालाई ठगेर जुन पार्टी फुटाएर गयो त्यो के सभासद मात्रै फुटेर गयो जनता अहिले गएर मधेसलाई गएर हेर्नुहोस् पत्ता लगाउनुहोस् त अहिले पनि मधेसी जनाधिकार फोरम नेपालको साथमा छ झन अहिले थप्दैछ उनीहरू बुझिसक्यो कि यो यिनीहरू केही व्यक्ति आएर हाम्रो पार्टीले ठगेर गयो त्यसले हाम्रो जनता टुक्रिएको छैन केही सभासद टुक्रिएको छ जसले तपाईँहरू रूप हेर्दै हुनुहुन्छ उहाँहरू गुहार्दै हुनुहुन्छ अहिले हाम्रो पार्टीलाई र चुनाव पनि हाम्रै माग हो हामीहरू भनेका छौँ चुनाव यो देशमा विकल्प केही छैन चुनाव हुनुपर्छ यसले डेट निर्धारण गर्यो भने हामी चुनाव पार्टीले एक्लै लड्न पनि तयार छ यो सत्तामा पुगेपछि मधेसी दलहरू फुट्नुपर्ने चाहिँ एउटा के यो नियम जस्तै हो होइन यो कुरा तपाईँले के हुन्छ भने मात्रै मधेसी दल होइन अहिले माओवादीले फुटेर गएको छ नि एमाले फुटेर कति टुक्रा भएको थियो नेपाली कङ्ग्रेस फुटेर गएको थियो नि त्यो मधेसी दलको मात्र होइन यो प्रवृत्ति अहिले केही सत्ता सत्तामुखी सत्तामा बस्ने व्यक्तिहरू सत्ताबाट बाहिर नबस्न चाहने बिना पानीको मछली जस्तो छटपटाउने व्यक्तिहरू केही छन् यो देशभित्र जो मधेसमा पनि छ र त्यो उनीहरूको पार्टीमा पनि छ यिनीहरू सत्ता बिना बस्न सक्दैन त्यसै कारणले जुन पार्टीमा गएर ठग्ने र सत्ताको पछाडि गएर फेरि फुट्ने त्यो के नेताको प्रवृत्ति हो जनताको प्रवृत्ति त्यस्तो छैन त्यस कारणले मात्र मधेसीको होइन यो अहिलेको इतिहासमा नेपालभित्र जति पार्टी छ टुक्रा टुक्रा हुने फेरि एकजुट हुने त्यो इतिहासै छ नि त्यसमा मधेसी दल मात्रै कहाँ छ र अब मधेसी नेतालाई मधेसी नागरिकले कसरी पत्याएर भोट देला होइन त हाम्रो त अहिले मधेसी अरू नेताको म भन्न सक्छु हामीले मधेसको जनताले जनताको अदालत भन्दै गयो चिज फैसला गर्छ कि कुन मधेसी पार्टीले ठगेको हो कुन मधेसी नेता ठगेको हो त्यसै कारण के व्यक्ति फुटेर गएको छ हामी फुटेका छैनौँ पार्टी फुटेको छैन हाम्रो पार्टीको राष्ट्रिय अध्यक्षहरूको पार्टी खोलेको छैन त्यसकारण जनताले आफ्नो आँखाबाट हेरिराखेका छ आज हामी कार्यक्रमको अन्त्यतिर आइसक्यौं आज हामीले मधेस आन्दोलन यता मधेसी राजनीतिको उपलब्धि र तीनका समस्या अनि समाधान बारे केलायौं अहिले राष्ट्र प्रमुख र उपप्रमुख मधेसी समुदायबाट हुनुहुन्छ एकीकृत हुँदा मधेसी शक्ति अहिले पनि राजनीतिको प्रमुख शक्ति मध्येमै पर्छन् मधेसी नागरिकको मात्र यो गुनासो छ मधेसी दल र मधेसी नेताले उनीहरूको भावना मत तान्न मात्र प्रयोग नगरून् उनीहरूका मुद्दा कार्यान्वयन गरून् तपाईँलाई कार्यक्रम सुनिसकेपछि केही भन्न मन लागेको छ भने हामीलाई एसएमएस मार्फत पठाउन सक्नुहुन्छ त्यसका लागि मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी स्पेस दिनुहोस् अनि आफ्ना कुरा लेखेर हाम्रो नम्बर पाँच पाँच शून्य शून्यमा पठाउनुहोस् तपाईँ हामीलाई फेसबुकमा पनि भेट्टाउन सक्नुहुन्छ हाम्रो पेज हो डब्लूडब्लूडब्लू डट डट यो कार्यक्रम हाम्रो वेबसाइट www.afn.org.np एनपी मार्फत तपाईँ चाहेको बेला सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ आजलाई कार्यक्रम यति नै आउँदो शुक्रबार र शनिबारको नेपाल चौतारीमा अर्को विषयका बारे छलफल गर्न आउनेछौ आजलाई नेपाल चौतारीको उत्पादन टोलीसँगै प्रविधिज्ञ राजेन्द्र डिजालका साथ म कल्पना भट्टराई विदा हुन्छु नमस्कार रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज देशकै चर्चित नेटवर्कहरूको सहकार्यमा